अडियो किताब एउटा सुन्ने किताब नेपाली साहित्य आवाजको माध्यममा एउटा सानो रनमाया खण्ड तेह्र दरवाजा खोलो जल्दी खोलो नै त तोड दिया जाएगा आधा रातमा लजको ढोका फुटाउला झैँ गरेर कोही कराउँदै थियो दुई दिनको हिँडाइले थाकेर निधाएका केटाकेटी भ्युजेका थिएनन् रनमाया सुनकेशरी र सिङ्गे दाजु उठेर बसेका थिए हर्कली पनि निन्द्रामै थिए दरवाजा खोलो कर्कस आवाज गुन्जिरहेको थियो बाहर पुलिस दरोगा लोग आए हैं डरो मत दरवाजा खोलो यो होटेलको म्यानेजरको आवाज थियो त्यसपछि सिङ्गे दाजुले ढोका खोले पुलिसका लुगाका चार पाँचजना मानिस अघि अघि र होटलको म्यानेजर पछि पछि कोठामा पसे आधा रातमा यसरी पराई मान्छेहरू आफू सुतेको कोठामा पसेको देखेर रनमाया र सुनकेश्री डरले होस हवास गुमाउन पुगेका थिए त्यसै बेला हर्कली पनि बिउजेकी थिए तुम लोग चोरी करके आयो हो क्या रिपोर्ट मिलाए तुम लोगों की तलासी लिन है लामो लामो र निकै मोटो जुङ्गा भएको अग्लो कालो मान्छे करायो हामी चोर होइनौ दुःख परेर आएका हौ रनमायाले हिन्दी कुरा बुझे पनि नेपाली भाषामा आफ्नो कुरा भनिन् अभि पता चल जाएगा त्यो डरलाग्दो पुलिसले भन्यो त्यसपछि उनीहरूका सरसामानहरू अधीन पाताल गरे उनीहरूले अब इधर आओ त्यो पुलिसले रनमालाई घिसार्दै तान्यो र उनका जिउभरि हात हालेर खोजी गर्यो कम्मरमा बाँधेको पटुकाको गाँटो फेला पारेपछि त्यो पुलिसको अनुहार उज्यालो भयो रुपैयाँको नाममा झिटीमिटी बोकेकी रनमायाको सबै रुपैयाँ त्यो पुलिसले आफ्नो गोजीमा हाल्यो इतना सारा माल उडाके चोरी नै किया बुढी औरत होकर झुट बोल्ती है साली त्यसले लात हान्यो रनमायालाई उसके पास भी माल होगा तुम तलासी ले लो आतंकित सुनकेश्रीतिर लक्षित गर्यो त्यो पुलिसले र अर्को पुलिस सुनकेश्रीलाई समात्न पुग्यो मसँग केही छैन छैन मलाई नछौ सुन केसरीले रोदै भनिन् बुढिया त ढोङ गर्ती हे इस साली कि बात मत सुन तलासीले त्यो अघिकी पुलिस करायो पुलिसको डरले भाग्दै सुनकेसरी भित्ताको कुनामा पुगी त्यहाँ पनि पुलिस पुग्यो र सुनकेसरीका पाखुरामा च्याप्प समात्यो आमा सिङ्गे दाजु सुनकेसरी चिच्याएर रोएकी थिए आधा रातको अप्रत्याशित यस घटनाले बेहोस झैँ भएको सिङ्गे दाजुको होस सुनकेश्रीको चिच्याहाटले बिउझे झैँ भएको थियो ठुली दुलहीलाई छोड पैसा भाउजूसँग थियो तिमीले लियो भइगयो छोड उहाँसँग छैन पैसा सिङ्गे दाजु सुनकेश्रीको रक्षार्थ त्यो सुनकेश्रीलाई समात्ने पुलिस छेउमा पुगेर पुलिसको सुनकेश्रीलाई समातेको हात तान्न पुगेको थियो यस बुर्बकको ठेगाने लगादो अघिकै जुङ्गे पुलिसले चिच्याएर भन्यो बाँकी दुईवटा पुलिसले सिङ्गे दाजुलाई लात घोसाले पिटेर भुइँमा थन्क्याइदिएका थिए सुन केसरी रोएर आफ्नो बचाउको लागि कराइरहेकी थिए सुन केसरीको हाटले हिरा र मिठु बिउजेका थिए मिठु आमाको नजिक पुगेर रुन लागेकी थिए हिराले केही बेर कोठामा हेरिरहेर भाउजूलाई गिजोलिरहेको पुलिसमा पुगेर उसले दृष्टि अडियो सर यसके पास त कुछ पनि नै है सुनकेशरीको आफूलाई लाख बचाउने प्रयत्नपछि पनि सुनकेशरीका संवेदनशील अङ्गहरूमा आफ्ना कठोर हातले समातेको पुरुषले भनेको थियो कैसा बेबकूफ आदमी है इतना बढिया माल है कुछ नहीं देख कैसे ढूंढना पड़ता है त्यो डरलाग्दो पुलिसले निर्लज हाँसो हाँस्दै चोलो चोलोभित्र हात हाल्यो साली नखरा करती है बोल कहाँ कहाँ क्या क्या छिपाया है त्यो डरलाग्दो पुलिसका कठोर हातहरूले सुनकेसरीलाई सकेसम्म गिजोलेपछि त्यसले सुनकेसरीलाई लच्छार पछार गर्दै उसको पेटिकोटभित्र पनि हात हालेर गर्न सकेसम्म गर्यो सुनकेसरीले त्यसै बेला त्यसका पाखुरामा तागतले भ्याएसम्म जोरले टोकिदिए आही ए तो जङ्गली हे पुलिसले सुनकेसरीको टोकाएको पीडाले आफ्नो हात झेक्दै बोलेको मात्रै थियो आ मर गया त्यही बेला त्यही पुलिसले जोरले करायो हिराले त्यतिखेर कतिखेर कतिखेर नजिकैको काठको स्टुल बोकेर त्यसले त्यो पुलिसको टाउकोमा बजारेको थियो त्यो पुलिसको टाउको साँच्चीकै फुटेको थियो रगतको भल बग्यो त्यसको टाउकोबाट अब पुलिसहरू आतंकित भएका थिए यस गुन्डेको पकडकर पकड कर ले चलो यसरी मजा चखाएँगे रगताम्य पुलिसले आफ्नो फुटेको टाउको समातेर आदेश दिएको थियो त्यसपछि हिरालाई समातेर ती पुलिसहरू र होटेलको म्यानेजर पनि त्यहाँबाट हिँडेको थियो सिङ्गे दाजु मेरो हिरालाई अपराधीले कता लगे जाउन खोजेर ल्याऊ मेरो बालक छोरोलाई कुटपिट गरेका हुन् पापीले लौन नि म के गरौँ अब रनमाया एकनाश रोइरहेकी थिइन् पुलिसको लात घुस्साले थङथिलो भएको सिङ्गे दाजु धुमधुम्ती बसिरहेको थियो उसको शिर निहुरिएको थियो आफ्नै उपस्थितिमा उसका मालिकनीहरूको दुर्दशा भएको थियो उसले उनीहरूको संरक्षण गर्न सकेको थिएन त्यसबेला स्वर्गवासी गोपाल सिंह र जेल परेको शमशेर बहादुरको चित्र उसका आँखामा आइरहेको थियो भाउजू बिहान हुन दिनुहोस् अनि म हिरा बाबुलाई खोज्न जान्छु धैर्य गर्नुहोस् भाउजू भगवानको इच्छा हिरालाई केही हुँदैन सिङ्गे दाजुले रणमायाको मुखमा हेर्दै नहेरी सान्त्वना शब्दहरू पोखेका थिए आप लोग सवेरे ही यहाँ से चलते बनिए ऐसे चोरी करने वालों को हम हमारे होटल में नहीं रख सकते बेकार का लफडा हुआ अकस्मात होटलको म्यानेजर कोठामा पसेको थियो आफूसँग भएको सबै पैसा र बालाको छोरा पनि पुलिसले नै लुटेर लगेपछि उनीहरूको कोठाको ढोका पनि थोनेका थिएनन् म्यानेजरले कोठामा एकपल्ट यसो चारैतिर हेरेर आफ्ना कुरा भनिसकेपछि फर्कन लागेको थियो हेर्नुहोस् म्यानेजर बाबु हामी चोर होइनौँ धेरै धनी जमिन्दारको परिवार हो यो दिन दशाले यस्तो पर्यो अब हामीसँग खर्च पनि छैन एक दुई दिन हामीलाई यहीँ बस्न दिनुहोस् सिङ्गे दाजुले म्यानेजरको गोडै समातेर भन्यो देखो तुम लोगों का कल का पैसा नहीं लूंगा आज तो तुम्हें कमरा खाली करना ही होगा अब सबको कमरा मुफ्त में बांटने से मेरा पेट तो नहीं भरेगा फिर दरोगा तुम लोगों को यहाँ देखेगा तो नहीं बाबा नहीं निकल जाना बाद में कुछ बुरा हो गया तो हमें कुछ नहीं कहना यति भन्दा भन्दै म्यानेजर सुन केसरी बसेको ठाउँमा पुगेको थियो कुछ जोर से पकडा था हराम जाँदो ने बहुत दर्द हुआ है क्या भोकको दृष्टिले सुनकेसरीलाई हेरेर त्यसले आफ्नो हात सुनकेसरीको ढाडमा पुर्यायो हामी बिहानै तेरो कोठा खाली गरिदिन्छौँ अहिले त गइहाल हाम्रो कोठाबाट सुनकेसरीले आफ्नो ढाडमा आइपुगेको म्यानेजरको हातलाई झटकारेर भनेकी थिए क्यों गुस्सा करती हो सुन्दरी मैं त उन जालिमो जैसा नै हूं तुम कहो तो दो चार दिन रुक भी सकते हो म्यानेजरले प्रति लालायित आँखा गाड्दै भन्यो तेरो होटेलमा बस्न त के थुक्न पनि हामीलाई मन छैन त गइहाल मरा सुन केसरीले घाइते बगिनी जस्तै चिच्याई बाफ रे गुस्सा तो बहुत है अभी तो चला जाता हूं बाद में सोच लेना नहीं तो पछताओगी म्यानेजर आशाका बिउ छर्दै त्यहाँबाट हिँड्यो म्यानेजर गएपछि सुनकेशरी घुक्क घुक्क गर्दै रोई घुँडामा टाउको लुकाएर रोइरही बुहारी नरो दिनदशा लाग्दा यस्तै हुन्छ हामीले हिम्मत हार्नु हुँदैन रनमायाले सुनकेशरीको टाउको मुसारिरही आमा हामीले के पाप गरेका थियौँ र किन यस्तो दुर्दशा भयो हाम्रो सुन केसरी सासूलाई अङ्गालो हालेर रुन लागिन् रनमाया पनि बुहारीलाई सम्झाउँदै रुन लागिन् र आमा सँगसँगै मिठु पनि रुन लागिन् सबै रोएको देखेर हर्कली पनि रुन लागि मान्छे मरेको घर जस्तो त्यहाँ सबै रोइरहेका थिए ए भाउजू ठुली दुलै यसरी कति रुने अब हामी सबैको दुर्भाग्यले यो दिन आयो कसै गरी नेपाल नपसे यी इन्डियनहरूले हामी सबैको मासु काटेर बेचिदिन्छन् तपाईँहरू आफूलाई सम्हाल्नुहोस् अब केही बेरमै उज्यालो हुन्छ हिजो भेटेका हाम्रो भुटानकै मानिसहरूसँग गएर भेट गरौँ त्यसपछि केही गर्ने सल्लाह गरौँला यो पापीको होटलमा बस्नै हुँदैन बरु म उज्यालो हुनासाथ बिस्तारै बाहिर निस्कन्छु र उनीहरू बसेको ठेगाना पत्ता लगाएर आउँछु त्यतिन्जेल तपाईँहरू भित्रबाट ढोका लगाएर बस्नुहोस् मेरो बोली नसुनिकन कसैलाई पनि ढोका नखोल्नुहोस् सिङ्गे दाजुले सबै कुरा भन्यो अडियो किताब एउटा सुन्ने किताब नेपाली साहित्य आवाजको माध्यम एउटा सानो